of a जज्बात ये मेरे मैंने खुद से भी ज्यादा तुझे चाहा सब कुछ छोड़ के आना तू सावन आया है तेरे और मेरे मिलने का मौसम आया सबसे छुपा के तुझे सीने से लगाना है प्यार में तेरे हाथ से गुजर जाना है इतना प्यार किसी पे पहली बार आया है रोको ना अब खुद को यूं सुन लो दिल की बात को ढल जाने दो शाम और आ जाने दो रात आज की रात न जाना तू सावन आया है तेरे और मेरे मिलने का मौसम आया है सबसे छुपा के तुझे सीने से लगाना है प्यार में तेरे हद से गुजर जाना है इतना प्यार किसी पे पहली बार आया है seminar on BBS. Free seminar on BBS. Hetura City College congratulates all the plus two pass students and invites them for free seminar. Attraction of seminar. Guest speaker from multinational companies and different commercial banks. Career counseling. Information regarding revised syllabus of BBS. Special discount for those attending the seminar. Henu Hotel college Kartik 20 four phone pm to 4 pm. Contact Hetura City College, Kantiraj Path 4, phone two 520750 and 522781. Hello के छ तपाईँको हाल खबर मेरो त ठिकै छ बुढी अनि म एक वर्ष भित्र नेपाल आउँदैछु त्योभन्दा अगाडि एउटा सानो घर बनाएर राख है घर त बनाउने तर सामान कहाँ किन्ने चिन्ता पो छ त ए त्यसको लागि हेटा तिन कान्तिराज पथमा रहेको सिद्ध महादेव ट्रेडर्स एन्ड सप्लाइजमा गएर सामान ल्याए भइहाल्यो नि हामी कहाँ छड सिमेन्ट टाइल मार्बल रङ लगायत सम्पूर्ण सेनेटरी सामानहरू सुपथ मूल्यमा पाइन्छ सम्पर्क Siddha Mahadev traders and suppliers Hetauda तिन कान्ति पथ प्रोपाइटर गौरव आचार्य सम्पर्क नम्बर शून्य सन्ताउन्न पाँच सत्ताइस दुई सय सन्ताउन्न मोबाइल नम्बर अन्ठानब्बे चार पचपन्न चौहत्तर नौ सय सात छ नि भरि पैसा छ तर भने जस्तो सुनचादी पसल कतै छैन किन चिन्ता गर्नुहुन्छ हजुर हाम्रै हेटोडामा रहेको ओम बोधिसत्व ज्वेलर्स छँदैछ नि हाम्रो भाउजूले नि त्यहीँबाट गहना ल्याउनु भएको छ हजुर एक नम्बर छापल सुन तथा चाँदीका गहनाहरू अर्डर अनुसार तयार गर्नुका साथै रेडिमेड गहना पनि पाइन्छ सम्पर्क ओम बोधिसत्व ज्वेलर्स हेटुडा तिन पुरानो मकवानपुर रोड मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न नब्बे नौ सय छयासी अन्ठानब्बे शून्य एकतिस एकसठी छ सय उनातिस हामी भनेर गरेर देखाउँछौँ छन् राम्रो गहना मेरो पनि छलाउने चाहना तिम्रो इच्छा अब पुरा हुँदैछ त्यसको लागि सौभाग्य छँदैछ हामी कहाँ अर्डर बमोजिम चाँदीका गरगहना तयार गरिन्छ साथै हाम्रो शाखा छत्युङ जुरेलीमा रहेको पनि सहर जानकारी गराउँदछौँ सम्पर्क सौभाग्य सुन चाँदी पसल हेटोडा चार Kanti Rajpath proprietor Lalu Dudhraj mobile number अन्ठानब्बे चार पचास बयालिस सात सय अडतिस क्षतिवनका लागि सौभाग्य दुधराज मोबाइल नम्बर अन्ठानब्बे चार पचास बयालिस पाँच सय छैसठी अन्ठानब्बे चार पचास बयालिस पाँच सय छैसठी के गर्नु घरबार त गर्ने भनेको त हो नि तर तर के राम्रा डिजाइनका गहना पाइने विश्वसनीय ठाउँ कहीँ छैन तिमी कुन जमानामा छौ हाम्रै हेटौँडामा रहेको नवबुद्ध सुनचाँदी पसल छँदैछ नि हजुर हामी कहाँ पुराना तथा अत्याधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ सम्पर्क नवबुद्ध सुनचाँदी पसल हेटौँडा दस bus park proprietor Rajkumar Rasaili सम्पर्क नम्बर शून्य सन्ताउन्न पाँच चौबिस छ सय तेत्तिस मोबाइल नम्बर अन्ठानब्बे चार पचास सन्ताउन्न एक सय छैसठी अन्ठानब्बे पाँच पचास सडसठी एक सय अठसट्ठी आदि बाबा तेरे को ए भाई उखड़ा गई उठा ढालना आए उदा भन्दै स्वागत गरेको तपाईँ सुन्दै रेडियो सर्भर नाइन्टी टू छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा श्रोता यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सरोवर बयानब्बे दशमलव पाँच मेगा चाहिँ अनि यो कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको साथमा यतिखेर छु प्रविधिका साथी अनिल अनिलप्रितसँगै म तपाईँकै साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ पठाउन सक्नुहुन्छ तपाईँकै आफ्नो मान्छेको लागि एसएमएस सन्देशहरू तपाईँको आफ्नो मान्छेलाई यो अन्धकार रातमा तपाईँ केही भन्न चाहनुहुन्छ आफ्नो मनका कुरा सुनाउन चाहनुहुन्छ भने तपाईँको मोबाइल निकालिहाल्नुहोस् अनि टाइप गर्नुहोस् एचआरएस एक स्पेस छोड्नुहोस् मुटुदेखि मुटुसम्मको छोटो रूप यम यम टाइप गर्नुहोस् र एक स्पेस छोडेर आफ्नो सन्देश नाम र ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस पठाउन सक्नुहुनेछ त्यसै गरी तपाईँ फेसबुक प्रयोग गर्न गर्नुहुन्छ भने तपाईँले W W W dot Facebook dot com slash radio सरोवरको पेजमा गएर पनि तपाईँले आफ्ना सन्देशहरू पठाउन सक्नुहुनेछ तपाईँको सन्देशहरूलाई हामी तुरुन्तै अहिले नै तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने कोसिस गर्छौँ तपाईँको मुटुमा तपाईँको मुटुमा निस्किरहेका तपाईँको मुटुको आवाज तपाईँको मायाको आवाजलाई हामी तपाईँको मान्छेको मुटुसम्म पुर्याउनेछौँ र तपाईँ एसएमएस गर्नुहोला एसएमएस गर्ने तरिका पुनः एकपटक भन्न चाहन्छु मोबाइलको म्यासेज बक्समा जानुहोस् आर यस टाइप गर्नुहोस् एक स्पेस छोड्नुहोस् त्यस पछाडि यम यम टाइप गर्नुहोस् र एक स्पेस छोडेर तपाईँको सन्देश लेखेर आफ्नो नाम र ठेगानासहित त्रिचालिस त्रिचालिसमा एसएमएस गर्नुहोस् तपाईँका एसएमएसहरू हामी कुरिरहेका छौँ र सम्भव भएसम्म तपाईँका सम्पूर्ण एसएमएसहरू हामी हामी आज नै प्रसारण गर्नेछौँ र यतिखेर म पुनः अर्को एसएमएस लिन चाहन्छु र एसएमएसमा अगाडि लेखिएको छ सबिना लामा फ्रम कमाने भन्नुभएको छ र उहाँ अगाडि लेख्नुहुनेछ हुन्छ हाई चन्द्र दादा के छ खबर भन्नुभएको छ सन्चै छु सन्चै भएर नै अहिले तपाईँहरूकोमा आज यसरी कार्यक्रम चलाएर बसिरहेको छु त्यसै गरी माम हाम गर्नुभयो त भन्नुभएको छ माम हाम अघि नै भइसकेको छ आशा छ तपाईँको पनि भयो होला त्यसै गरी उहाँ अगाडि लेख्नुहुन्छ आजको मुटुदेखि मुटुसम्मको माध्यमबाट स्पेसली मेरो कालुको लागि love you and miss you भन्न चाहन्छु ल चन्द्र दादा भन्नुभएको छ thank you so much Sabinaji एसएमएसको लागि अवश्य पनि तपाईँको मान्छेले पनि यतिखेर कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ होला तपाईँलाई पनि उहाँले मुटुदेखि नै आफ्नो मनको कुरा एक्सप्रेस गर्दै हुनुहुन्छ होला यही आशा गर्छु एसएमएस गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ सबिनाजी आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ र तपाईँ एसएमएस गर्न सक्नुहुन्छ यस आरएस स्पेस त्यसै गरी यम स्पेस तपाईँको सन्देश नाम र ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा तपाईँले एसएमएस गर्न सक्नुहुन्छ यतिखेर एउटा सानो मुक्तक साभार गर्न चाहन्छु म यो चाहिँ मैले फेसबुकबाट लिएको हुँ निमेश सापकोटा जो हेटौँडामा अहिले बसोबास गर्नुहुन्छ उहाँको एउटा मुक्तक हिन्दी मुक्तक छ यो साभार गर्न चाहन्छु कोई दीवाना कहता है कोई पागल समझता है मगर धरती के बेचैनी बस बादल समझता है कोई दीवाना कहता है कोई पागल समझता है मगर धरती के बेचैनी बस बादल समझते हैं मैं तुझसे दूर कैसा हूँ तू मुझसे दूर कैसी है ये तेरा दिल समझते है या मेरा दिल समझते है यो मुक्तक मैले साभार गरेँ निमेश सापकोटाको फेसबुक स्ट्याटसबाट रहेको थियो यतिखेर हामी रेडियो सर्भरको कार्यक्रम मुटुदेखि मुटुसम्ममा छौँ तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ तपाईँको आफ्नो मनका भावनाहरू लेखेर त्यसको लागि तपाईँलाई म पुनः एसएमएस गर्ने तरिका भन्न चाहन्छु कार्यक्रमको आज पहिलो अङ्क त्यसै कारणले गर्दा तपाईँ एसएमएस कसरी गर्ने भनेर अल्मलिरहनु भएको होला त्यसैले एसएमएस गर्ने तरिका पुनः एकपटक भन्न चाहन्छु तपाईँ एसएमएस गर्न सक्नुहुन्छ यचआरएस लेख्नुहोस् एउटा खाली ठाउँ छोड्नुहोस् त्यसपछि मुटुदेखि मुटुसम्मको सर्ट फर्म यम लेख्नुहोस् र एक एउटा खाली ठाउँ छोडेर तपाईँले आफ्नो नाम ठेगाना र सन्देश लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस पठाउन सक्नुहुनेछ यतिखेर हामीलाई हाम्रो एसएमएस नम्बर त्रिचालिस त्रिचालिसमा अर्को एउटा एसएमएस प्राप्त भएको छ र उहाँले अगाडि लेख्नुभएको छ फर्स्ट अफ अल त स्विट आरजे ह्यान्डसम चन्द्र दाजुमा रात्रिकालीन अभिवादन छ है भन्नुभएको छ मेरो तर्फबाट पनि तपाईँलाई रात्रिकाली रात्रिकालीन अभिवादन उहाँले अगाडि लेख्नुहुन्छ क्षितिज पारीको सुनौलो बस्तीबाट भए पनि उही लजालु मायाको सङ्गम मनिषा लेख्नुभएको छ मनिषा बलजीले हामीलाई एसएमएस गर्नुभएको छ मनिषाजी तपाईँको एसएमएस पढे सरी पनि भन्न चाहन्छु तपाईँले पठाउनु भएको एसएमएस हामीलाई पुरा प्राप्त भएन तपाईँ एस एसएमएस गर्न सक्नुहुन्छ एसएमएसमा पुरा नआएको खण्डमा तपाईँले फेसबुकमा पनि पठाउन सक्नुहुन्छ म यही आग्रह गर्छु त्यसको लागि सरी तपाईँले यति दुःख गरेर लामो एसएमएस पठाउनु भएको थियो होला मनिषाजी माफ गर्नुहोला तपाईँको पुरा एसएमएस मैले पढ्न सकिनँ त्यसै गरी अर्को एसएमएस प्राप्त भएको छ उहाँले अगाडि लेख्नुहुन्छ आइएम सीताराम फ्रम हेस्ट एसटिडी लेख्नुभएको छ हेटौँडाबाट सीतारामजीले हामीलाई एसएमएस गर्नुभएको छ सीतारामजी एसएमएसको लागि धेरै धेरै धन्यवाद उहाँले अगाडि लेख्नुहुन्छ फर्स्टली लभ यु नानु नानु कता छौ आजभोलि भनेर लेख्नुभएको छ उहाँले आफ्नो नानुको लागि एसएमएस छोड्नुभएको छ सन्चै छौ होला भन्ने आशा गरेको छु तिमी मदेखि टाढा भए पनि तिम्रो याद म लेख्नुभएको छ सरी भन्न चाहन्छु तपाईँको पनि पुरा एसएमएस मैले पढ्न सकिनँ तपाईँको एसएमएस पुरा प्राप्त भएन यो प्रविधिको पहुँच पनि कस्तो प्रविधिको गडबडी पनि कस्तो कहिलेकाहीँ प्रविधिले यति नजिक गरिदिन्छ प्रविधिले टाढा रहेको मान्छेलाई पनि नजिक नजिक तुल्याइदिन्छ नजिक रहेको आवाज तुल्याइदिन्छ तर कहिलेकाहीँ यस्तो हुन्छ हेर्नुहोस् न तपाईँले दुःख गरेर पठाउनु भएको एसएमएस पुरा प्राप्त भएको छैन सीतारामजी तपाईँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु अनि सरी पनि भन्न चाहन्छु तपाईँको पनि पुरा एसएमएस आएन त्यसको लागि र तपाईँ एसएमएस गर्दै गर्नुहोला एचआरएस लेखेर एक स्पेस छोड्नुहोस् मुटुदेखि मुटुसम्मको छोटो फर्म यम यम टाइप गर्नुहोस् र आफ्नो सन्देश र नाम ठेगाना लेखेर त्रिचालिस तिस त्रिचालिसमा एसएमएस पठाउँदै गर्नुहोला अहिलेलाई भने तपाईँको लागि राख्न चाहन्छु यो सुमधुर साङ्गीतिक आवाज प्यारी सी उसकी आंखें थोड़ी सुर में भरी थोड़ी थोड़ी कथई सी उसकी आंखें थोड़ी सुर में भरी उसके होठों पे मुस्कुराए हाय दुनिया मेरी चखना भी चाहो रखना भी चाहो सबसे छुपा के उसे है रब्बा रब्बा मेरे रब्बा रब्बा मुझे बस एक झलक तो दिखा हाँ, हाँ, रब्बा रब्बा मेरे रब्बा रब्बा चाहे बदले मेरे ले तू जा कुछ है अब कहीं है कहीं हवा फिरता हूँ खुद को भुलाए हुए याद मेरी मुझे तो दिला दो जरा मतलब सा जीता रहा था अब मिल गई है वजह नहीं मोम की बत्तियों पे पिघलता नहीं नैना वो है ना हम हाँ सितारे हैं वो चांद दिन में कभी भी निकलता नहीं गलना भी चाहूं बुझना भी चाहूं मैं उन चेहरा रब्बा रब्बा मेरे रब्बा रब्बा मुझे बस एक झलक तो दिखाओ हाँ, रब्बा रब्बा मेरे रब्बा रब्बा चाहे बदले मेरे ले तू जान रब्बा रब्बा यो निकै नै सुन्दर साङ्गीतिक आवाज राखेँ मैले तपाईँको लागि हिरोपन्थीबाट रहेको थियो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र यो हो कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्ममा यतिखेर प्रविधिबाट मलाई मुसु मुसु हाँसेर यो रात्रिकालीन समयमा साथी अनिल साथ दिइरहनु भएको छ र म सुचन्द्र र कार्यक्रममा तपाईँका एसएमएसहरू लिइरहेको छु तपाईँलाई एसएमएस गर्ने तरिका पुनः एकपटक भन्न चाहन्छु तपाईँ पनि एसएमएस गर्न चाहनुहुन्छ आफ्नो मुटुको कुरा आफ्नो मान्छेको मुटुसम्म पुर्याउन चाहनुहुन्छ भने रेड तपाईँको मोबाइलको म्यासेज बक्समा जानुहोस् यचआरएस टाइप गर्नुहोस् त्यस पछाडि एक स्पेस छोडेर यम यम टाइप गर्नुहोस् र एक स्पेस छोडेर तपाईँको सन्देश नाम र ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस पठाउन सक्नुहुनेछ तपाईँको एसएमएसहरूलाई म तुरुन्तै अहिले नै प्रसारण गर्नेछु र तपाईँ फेसबुक चलाउनुहुन्छ भने W W W dot Facebook dot com slash radio सरोवरको पेजमा गएर पनि आफ्ना एसएमएसहरू छोड्न सक्नुहुनेछ अबको पालो भने म तपाईँको एसएमएस लिन चाहन्छु र एसएमएसमा लिने क्रममा यो एसएमएस छ एसएमएसमा अगाडि लेखिएको छ हेलो दादा I am Siru Magar from Naya Basti भन्नुभएको छ सिरुजीले नयाँ बस्तीबाट हामीलाई एसएमएस गर्नुभएको छ दादा हजुरले प्रोग्राम किन लाग्छ माया कार्यक्रम छोड्नु भएको हो ओके दादा गुड नाइट भन्नुभएको छ सिरुजी अवश्य पनि आज म रेडियो सरोवरमा कार्यक्रम चलाइरहेको छु जस कारणले गर्दा तपाईँले किन लाग्छ माया सुन्न सक्नुभएको छैन सुन्न पाउनुभएको छैन तर तपाईँ नआत्तिनुहोस् किन भन्दा रेडियो सरोवरमा बिहिबार किन लाग्छ माया आउने समयमा नै सभा नौ बजीदेखि अब यही बिहिबारदेखि तपाईँले कार्यक्रम बितेका पलहरू मेरो साथमा सुन्न सक्नुहुन्छ तपाईँले सन्देशहरू पठाउनुहोला तपाईँको प्रेम कथाहरू पठाउनुहोला कार्यक्रममा म उपस्थित हुनेछु अवश्य पनि कार्यक्रम किन लाग्छ मायाले जस्तै साथ कार्यक्रम बितेका पलहरूले पनि पाउनेछ यही म आशा गर्छु र तपाईँलाई धेरै धेरै धन्यवाद छ सिरु मगरजी आगामी दिन पनि तपाईँले कार्यक्रम मुटुदेखि मुटुसम्ममा यसरी नै एसएमएस पठाउँदै गर्नुहोला त्यसै गरी अर्को एसएमएस लिन चाहन्छु म यो एसएमएसमा अगाडि लेखिएको छ I am Manisha from STD भन्नुभएको छ मनिषाजीले हेटौँडाबाट एसएमएस गर्नुभएको छ हेलो दादा के छ इन माई म्यासेज माई डियरको लागि भन्नुभएको छ please I want to meet you please come I miss you भन्नुभएको छ उहाँको आफ्नो मान्छेलाई उहाँले छिटो आउनुहोला भन्दै हुनुहुन्छ म पनि आग्रह गर्न चाहन्छु हाम्रो मनिषाजीको आफ्नो मान्छे कहाँ हुनुहुन्छ तपाईँ जहाँ हुनुहुन्छ उहाँलाई छिटो भेट्नुहोला तपाईँको मान्छे तपाईँलाई कुरिरहनु भएको छ मनिषाजी एसएमएसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को एसएमएस छ हाई दादा मेरो कान्छो मबाट टाढा भए पनि अनि म तपाईँबाट टाढा भए पनि तपाईँकै भलो चाहन्छु तपाईँ धन कमाउन विदेशी विदेश सिधै हुनुहुन्छ सो टेक केयर ल लेख्नु भएको छ सायद ल लेख्नु भएको होला ज परेछ तपाईँलाई धेरै धेरै धन्यवाद छ साथीले नाम चाहिँ लेख्नु भएको छैन विदेश जाँदै हुनुहुन्छ तपाईँलाई शुभयात्रा भन्न चाहन्छु आफ्नो मान्छेलाई छोडेर टाढा विदेशको यात्रामा हुनुहुन्छ जहाँ हुनुभए पनि तपाईँको आफ्नो मान्छेको समीपमा रहनुहोला आफ्नो मान्छेको मुटुको धड्कनको छेउमा रहनुहोला तपाईँलाई यही आग्रह गर्न चाहन्छु त्यसै गरी अर्को पनि एसएमएस गर्न चाहन्छु उहाँले अगाडि लेख्नुभएको छ निर्जला लामा फ्रम हाडी खोला भन्नुभएको छ निर्जलाजीले खोलाबाट हामीलाई एसएमएस गर्नुभएको छ उहाँ एसएमएसमा अगाडि लेख्नुहुन्छ हाई दादा के छ न्यु खबर खास भन्नुपर्दा मेरो यसलाई मिसिङ यु भन्न चाहन्छु दादा फोत्री फोत्री पनि लेख्नुभएको छ धेरै धेरै धन्यवाद छ निर्जलाजी तपाईँको मान्छेले पनि तपाईँलाई मिस यु भन्दै हुनुहुन्छ होला यस तपाईँले अवश्य पनि यस कहाँ हुनुहुन्छ तपाईँको मान्छेले तपाईँको लागि एसएमएस छोड्नु भएको छ मुटुदेखि मुटुसम्ममा आशा छ तपाईँले पनि कार्यक्रम सुनिरहनु भएको होला निर्जलाजी एसएमएसको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को पनि एसएमएस लिन चाहन्छु एसएमएसमा अगाडि लेखिएको छ हाई चन्द्र दाजु ब्रेकफास्ट भयो त भन्नुभएको छ ब्रेकफास्ट भन्दा पनि मैले त आज डिनर नै भइसक्यो खाना नै खाइसकेँ तपाईँले पनि खाइसक्नुभयो होला अब उहाँले अगाडि लेख्नुभएको छ म उही अभागी एन्ड दुखी पागल प्रेमी युनिसा थिङ फ्रम हाडी खोला एक गोगन पानी भन्नुभएको छ आज मुटुदेखि मुटुसम्म भनेर लेख्नुभएको छ उहाँले पठाउनु भएको एसएमएस पनि पुरा प्राप्त भएको छैन युनिसाजी सरी भन्न चाहन्छु तपाईँको पुरा एसएमएस पाइनँ र युनिसाजीले हाडी खोला एक गोगन पानीबाट हामीलाई सम्झाउनु भएको थियो युनिसाजी आगामी दिन पनि तपाईँको यस्तै मायाको हामी अपेक्षा गर्दछौँ त्यसै गरी अर्को एसएमएस छ आइएम किरण फ्रम पदमपोखरी भन्नुभएको छ किरणजीले पदमपोखरीबाट एसएमएस गर्नुभएको छ र उहाँले अगाडि लेख्नुहुन्छ हाई चन्द्रजी आरामै हुनुहुन्छ hi sweet heart I miss you every time I love you so much Kali भन्नुभएको छ किरणजीले आफ्नो कालीको लागि यो एसएमएस भएको थियो उहाँको कालीले पनि अहिले कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ होला किरणजी तपाईँको मोबाइल हेर्दै गर्नुहोला अवश्य पनि तपाईँको कालीले एसएमएस रिप्लाई गर्नुहुनेछ तपाईँको मोबाइलमा थ्याङ्क यू सो मच भन्न चाहन्छु किरणजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई माई डियर समु कलमी है म एसटिडी सुप सुपारेटारबाट मेरो नेम समीर रेग्मी भन्नुभएको छ समीरजी एसएमएस गर्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ तपाईँको समुजीले तपाईँलाई कल गर्नुहुनेछ हेर्दै गर्नुहोला तपाईँको कल रिङ हुनसक्छ एकैछिनमा धेरै धेरै धन्यवाद छ तपाईँलाई त्यसै गरी अर्को एसएमएस पनि राख्न चाहन्छु हामीसँग समय कम छ हाम्रो अनिलजी कन्ट्रोल रुममा बसेर मुसु मुसु हाँसेर मलाई साथ दिइरहनु भएको छ एसएमएसको लर्को छ तपाईँको एसएमएस पढ्दैछु र यो एसएमएसमा अगाडि लेखिएको छ बाटो बिराए जस्तो छ Bimu and call me dear your only अझै भन्नुभएको छ अजयजीले एसएमएस गर्नुभएको छ बिमुजीको लागि मैले केही उच्चारण गलत गरेँ भने सरी भन्न चाहन्छु उहाँले बिएमयु बिमु लेख्नुभएको छ अजयजी तपाईँले एसएमएस गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को पनि एसएमएस म राख्न चाहन्छु र यो एसएमएसमा लेखिएको छ अगाडि कता छौ Kali I miss you phone गर्न पनि छाड्यौ फ्रम कमाने समीर भन्नुभएको छ लौ न कालीजी कता हुनुहुन्छ तपाईँ फोन गरिहाल्न चाहिँ नछोड्नु होला तपाईँको समीरले तपाईँलाई सम्झिरहनु भएको छ समीरजी एसएमएस गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ अहिलेलाई भने हामी एसएमएस पढ्नलाई यही भिट मार्दै अहिलेलाई भने एउटा गीत राख्दैछौँ यो गीत तपाईँको लागि अनिलजीले बजाउँदै हुनुहुन्छ सुन्नुहोला ਮੈਂ ਤੈਨੂੰ ਸਮਝਾਵਾਂ ਕਿ ਨਾ ਤੇਰੇ ਬਿਨਾ ਲੱਗਦਾ ਜੀ ਤੂੰ ਕੀ हजुर मैं तेरे बिना सम्झामा कि यो निकै नै राम्रो गीत राखेँ मैले अलिकति उच्चारण गलत भयो कि जस्तो लाग्यो निकै नै यो मार्मी गीत राम्रो गीत तपाईँको लागि छोड्दै अबलाई भने कार्यक्रम मुटुदेखि मुटुसम्मबाट विदा हुने बेला भइसकेको छ आज हामीलाई बाह्रजना साथीहरूले एसएमएस मार्फत तपाईँको सन्देश पठाउनु भएको थियो तपाईँलाई धेरै धेरै धन्यवाद त्यसै गरी फेसबुक मार्फतबाट पनि दुईजना साथीहरूले हामीलाई एसएमएस गर्नुभएको थियो तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ आगामी हप्ता तपाईँको यस्तै एसएमएसहरू बोकेर कार्यक्रम मुटुदेखि मुटु सम्ममा आउने नै छु त्योभन्दा अगाडि बिहिबार कार्यक्रम बितेका पलहरूमा हाम्रो भेट हुने नै छ तबसम्मका लागि आज एसएमएस पठाउनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद त्यसै गरी कार्यक्रम सुनिदिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद र प्रविधिका साथी अनिल प्रितलाई पनि धेरै धेरै धन्यवाद भन्दै म तपाईँकै साथी चन्द्र पनि बिदा हुन्छु हवस् त नमस्ते शुभरात्री